लाइक हुन्छ नि बजे बाजे बजेको प्यार होइन अनि एक दिन चाहिँ के भएको भने म काठमाडौँ आएँ मेरो इक्जाम भोलिपल्ट थियो कि फेरि तराईमा होइन अनि त्यसपछि लाइक अनि म बाजे अनि काठमाडौँ आएको थियो छुट्टीको बेलामा अनि फेरि इक्जाम थियो क्या छुट्टीपछि चाहिँ अनि भोलिपल्ट छुट्टी थियो होइन अनि आजपल्ट नाइट गएको क्या बस होइन म नाइट गएको क्या अनि के भन्दैन त्यो एउटा आन्टीले म के भन्नु बिहान इक्जाम थियो नि त रातिको अनि त्यसपछि अनि म अनि केटीको सिटमा राखिदिनु मलाई भने होइन मैले अनि हुन्छ भने केटीको सिटमा राखिदिएँ म झ्यालपट्टि बसेपछि बसेँ होइन अनि उता पुगेर त एउटा आन्टी चढ्यो क्या अनि त्यसपछि त्यो आन्टीले चाहिँ बच्चा रहेछ क्या सानो मेरो बच्चा छ म म झ्यालपट्टि बस्छु अरे ल भने होइन अनि यतापट्टि साइडमा बसेँ म राति मस्त निदाइछ क्या होइन <clears throat> मस्त निदाइछ अनि त्यसपछि सपना त ओभर कस्तो डरलाग्दो सपना देखिरहेको होइन म त उठ्छु भन्छु उठ्न नसक्ने आँखा खोल्छु खोल्न नसक्ने लास्टमा अनि के भएको के भएको भइरहेको थियो मलाई कसले छोपेको जस्तो के भएको अनि आँखा ढङ्ग खोल्दा त त्यतिखेर म भरिदिने थियो अनि आँखा ढङ्ग खोल्यो क्या म्यासलाई अनि खलासीले त मेरो बुफा पो मसारिरहेको रहेछ कि निन्द्रमा दिएको थियो <laughs> राति त हो नि हुन्छ कि यस्तो केटीहरूको जीवनमा धेरै घटेको त अनि म त अनि उठेर जुरुक्क उठेर अनि मैले त्यसलाई डाङ्गा ठेल्ने होइन नास्तालाई डाङ्गा ठेल्यो मैले त्यसलाई के गर्नु भने पछि ढुट्टो हाल्नुपर्ने जस्तो लाग्यो अनि म त अनि बिहान घर पुगेँ अनि फेरि के भयो भन्नु मासु कन्टिन्यू भएको क्या मलाई अनि त्यसपछि अनि अब चाहिँ कसम म बस्नु बस्न कहिले पनि उयो गर्दिनँ भनेर क्या अनि म आमासँगै गएको थिएँ कि फेरि आमासँग मेरै मम्मीसँग माथि उता जिल्ला उसमा गएको थिएँ क्या नागरिकता बनाउने भनेर अनि त्यसपछि अनि म झ्यालपट्टि बसेँ मम्मीलाई यता छेउमा राखेँ म फेरि कस्तो नराम्रो बानी कि बसतिर चढ्ने बित्तिकै निदाउँछु उभियो पनि निधाउँछु म के भएको छि कसम हो अनि लाइक हुन्छ नि त्यसमा चाहिँ के भयो भने अरे सुन्न अनि अनि बस चढेँ होइन बस चढेर झ्यालपट्टि बसेँ क्या मासुलाई म त निधाए त रक्कै मासुलाई फेरि पछाडिबाट त्यो रङ्गाएको धोतीको बस्दाले त पछाडिको त्यो पाल हुन्छ नि त्यो जुन सिसा र त्यो सिटको चेप हुन्छ नि हात्याएर मेरो बुसो छामेर बसिरहेको छ निदाएर फसको यस्तो हेरेको त हात बुबुमा मासु यस्तो झुरुक्क उडेर यस्तो आँखा खोलेर हेरेँ कि मैले होइन अनि त्यो त्यो त्यो मान्छे चुपचाप बसेँ क्या अनि छ्या त्यो दुई चोरी भएको थियो क्या नासाला त्यस्तो कस्तो लाग्दो क्या मतलब अचम्म लाग्छ गाडीमा चाहिँ किन त्यस्तो गर्नु होला है त्यस्तो हुन्छ किनभने यस्तो हुन्छ क्या गाडीमा चाहिँ तिम्रो कस्तो हुन्छ नि प्यासेन्जरहरू जब नाइटको ट्राभल गरिरहेको छ भने चाहिँ प्रायः प्यासेन्जरहरू चाहिँ केटाहरू चाहिँ कस्तो हुन्छ नि दारू साह्रो हल्का टुच्चा टुच्चा हानेर चाहिँ होइन सिलमा गइदिउँ भन्ने सोचका पनि हुन्छन् होइन अनि चाहिँ राति भइसकेको चाहिँ यहाँ चाहिँ कसैले केही फरक पर्दैन भने जस्तै यस्तो हात समाधे जस्तै एकलले समाधि भने जस्तो अब होइन त्यो ट्राई गर्ने मात्रै एटेम्प मात्रै गर्ने अब सम्बन्ध हो उसले अब कम्फर्ट उसलाई केही फरक पर्दैन दिइरह्यो भने चाहिँ मारिदिन्छन् अब कसैले चाहिँ दिन्छन् भने क्या अब उनीहरूलाई मजा आउँछ नि त लाइक टचिङ हुन्छ नि त हुन्छ नि त्यतिखेर मैले